एन्ड नमस्ते तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगाहर्स र यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि एकैसाथ संसारको जुन कुनामा रहेर पनि प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ कार्यक्रम बल आवाज र कार्यक्रम बल आवाजको साथमा आज पनि तपाईँलाई भेट्न तपाईँको साथमा तपाईँकै माझमा म सुजा अनियरमा आइसकेकी छु र यतिखेर मलाई रुमबाट सहयोग गरिरहनु भएको छ हाम्रो राज दाईले हजुर साथीहरू तपाईँ पनि आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने ड्यान गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आएर भट्टाभट कल गरेर आफ्नो प्रतिभा सबैको सामु देखाउन सक्नुहुन्छ कोही साथीलाई गीत गाउन आउँछ कविता भन्न आउँछ जोक्स भन्न आउँछ क्यारिकेचर गर्न आउँछ भने पनि डेफिनेटली मैले हाम्रो स्टुडियोको नम्बर खोलिरहेकी छु र हामीलाई कल गर्नुहोस् भन्ने पढ्ने क्रममा हामीले चाहिँ एट क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ र साथीहरू तपाईँ कल गर्दै गर्नुहोस् हाम्रो स्टुडियोको नम्बरमा र यतिखेर पनि एउटा मिठो साङ्गीतिक आवाज सुनौ त्यसपछि म फेरि आउनेछु त्यसको विकास गर्ने गर्न चाहन्छु साथीहरू सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्स म सुझा आउने गर्छु हरेक हप्ताको शुक्रबार तपाईँकै साथमा तपाईँकै माझमा कार्यक्रमबाट आवाज दिएर र साथीहरू यदि तपाईँ पनि आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने ड्याड गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आएर बट्ठा बटकल गरेर आफ्नो ट्यालेन्ट चाहिँ देखाउन सक्नुहुन्छ र साथीहरू आज फ्राइडेको दिन भर्खर स्कुल गएर आउनुभयो होला होइन आज कतिपय ठाउँमा त पानी परेको छ त्यसैले गर्दा आज दिन शीतल छ गर्मीको अलिक फिलिङ्स भएको छैन होला हाम्रो साथीहरूलाई पक्कै पनि खुसी रहनु स्वस्थ रहनुहोस् है साथीहरू भन्न चाहन्छु र साथमा आफ्नो प्रतिभा पनि देखाउन सक्नुहुन्छ हाम्रो स्टुडियोको नम्बरमा डायल गरेर र साथीहरू आज पनि मैले तपाईँको लागि भनेर एउटा कविता लिएर आएकी छु त्यसैले रेडियोको नजिकै आएर रेडियोको भलुम ठुलो बनाएर सुन्नुहोस् है त यो रमाइलो कविता हाम्रो कविताले भन्दैछ स्कुल गई पढ्नुपर्छ असल मान्छे हुन अन्तरिक्ष ताक्नुपर्छ चन्द्रमालाई सुन लेख्नुपर्छ हामीले ठुला विद्वान भन्न के कला सृजनाका गीत कविता भन्न थाल्नुपर्छ हामीले राम्रो काम अहिले काम राम्रो नभए कदर हुन्न कहिल्यै बोल्नुपर्छ हामीले मिठो मिठो बोली राम्रो काम सुरु गरौँ नभनौ है भोलि पक्कै पनि साथीहरू हाम्रो कविताले कति कुरा सिकायो है राम्रो कुरा गर्नलाई कहिले पनि पछि हटुन्न अगाडि बढ्नुपर्छ स्कुल गई पढ्नुपर्छ भोलि पर्सि ठुलो मान्छे बन्नुपर्छ अहिले पढ्दै हुनुहुन्छ हाम्रो साथीहरू एम्स होला भोलि पर्सि गएर म यो बन्ने हो त्यो बन्ने हो भनेर पक्कै पनि साथीहरू तपाईँले आँट्नुभएको कुरा तपाईँ आँट्दै हुनुहुन्छ आँटिसक्नु भएको छ यदि तपाईँ राम्रोसँग पढ्नुहुन्छ भने पक्कै पनि भोलि पर्सि फ्युचरमा गएर पक्कै पनि तपाईँ हुन सक्नुहुन्छ त्यसैले गर्दा साथीहरू धेरै पढ्नुपर्छ हाम्रो विद्यार्थीको जीवनमा पढाइभन्दा अरू ठुलो केही छैन त्यसैले गर्दा धेरै पढ्नुहोस् ठुलो मान्छे पढ्नुहोस् बेस्ट अफ लक र साथीहरू हाम्रो कविताले के भन्दै थियो भन्दा के काला सृजनाको गीत कविता भन्न भन्दैछ नि यही साथीहरू त्यसैले मैले मात्र नभएर साथीहरू हाम्रो कविताले पनि भनिसक्यो कि के को लाजमा यहाँ आफ्नो ट्यालेन्ट चाहिँ देखाउन सो कल गर्नुपर्छ त्यसैले गर्दा शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा त्यसैले गर्दा साथीहरू हाम्रो साथीहरू कति ट्यालेन्टेड हुनुहुन्छ कोही साथीलाई गीत गाउन आउने हुन्छ कविता भन्न आउने हुन्छ जोक्स भन्न आउने हुन्छ अझ क्यारिकेचर गर्न आउने हुन्छ होइन त्यसैले गर्दा पनि साथीहरू आफ्नो प्रतिभा लुकाएर राख्नु हुँदैन त्यसैले गर्दा जतिसक्दो आफ्नो प्रतिभा देखाउने प्रयास गर्नुपर्छ त्यसैले गर्दा ड्यान गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा र यतिखेर मैले स्टुडियोको घडीमा देख्दैछु कि तिन बजेर पैँतिस मिनट गइसकेको छ त्यसैले गर्दा एउटा मिठो साङ राजनीतिक आवाज सुनौ त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु भएर सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि थोरै अर्पण एक सय चार थोप्रो हाँस छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी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 पनि हिँडेँ बुलेट किन्न रोयल इनफिल्ड बुलेट बाइकको चितवनको एकमात्र आधिकारिक विक्रेता यति अटोमोबाइल रत्नगर दुई टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय उनासाठी मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय साठी र अन्ठानब्बे एक बाहन्न शून्य तेइस बयानब्बे साथै हामी कहाँ फाइनान्सको सुविधा पनि उपलब्ध छ प्लस टू पछि MBBS BSc Ag BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिगामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन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 छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा त्यसैले गर्दा साथीहरू आफ्नो ट्यालेन्ट चाहिँ देखाउने हो अगाडि बढ्ने हो किन पछाडि हट्ने होइन आफ्नो कन्फिडेन्स लेभल हाई बनाएर ड्याल गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा हाम्रो साथीहरू आज फ्राइडे छ होइन भोलि त झन् होलिडे स्याटरडेको दिन छ कति एक्साइटेड हुनुहुन्छ होला कहीँ कोही कतै घुम्न जाने प्लान गर्दै हुनुहुन्छ होला धेरै पढ्छु म त भन्दै हुनुहुन्छ होला जे जस्तो अवस्थामा भए पनि हाम्रो यस प्रोग्रामलाई सुनेर साथ दिनुभएको छ यसको लागि थ्याङ्क यू सो मच र यसै गरी हामीलाई एक सय चार थुप्रो पाँच मेगाहार्सबाट हामीलाई सुनेर त साथ दिनुभएको छ यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ माया गर्नुभएको छ यसको लागि थ्याङ्क यू सो मच र साथीहरू आफ्नो प्रतिभा देखाउनको लागि मैले भनिसकेकी छु कि हाम्रो स्टुडियोको नम्बर खुलिरहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा त्यसैले गर्दा तपाईँ डायल गर्दै गर्नुहोस् र यतिखेर पनि आउनु सुनौ ब्रेक पछाडिको यो टाइममा सुनौ मिठो साङ्गीतिक आवाज माला रहर छ मलाई सबै फुलको एउटै माला ओके साथीहरू यो मिठो साङ्गीतिक आवाजसँगै अब भने मैले प्रोग्रामबाट बिदा माग्ने बेला भइसकेको छ तिन बजेर उनपचास मिनट गइसकेको छ मलाई कन्ट्रोल रुमबाट सिग्नल आइसक्यो कि बिदा माग्नुपर्छ भनेर त्यसैले आज हामीलाई सुनेर साथ दिनुहुने एक सय चार पोइन्ट पाँच एक सय एक सय चार पोइन्ट फाइभ पाँच मेगाहर्सको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण श्रोता यसको लागि धेरै धेरै धन्यवाद छ र आज हामीलाई आज हाम्रो यस प्रोग्राममा मलाई कन्टुनबाट साथ दिनुभएकोमा हाम्रो राजदाईप्रति पनि आभार प्रकट गर्दै अर्को हप्ता पनि यसरी नै तपाईँको साथमा तपाईँको माझमा कार्यक्रम बालावास लिएर म सुझाव उपस्थित हुने बाचा गर्दै आजको लागि पनि कार्यक्रम बालावासबाट छुटिन्छु हवस् त नमस्ते के चार तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ